इतिहास बोकेको यो नेपालको भन्सा इतिहास बोकेको यो नेपालको भन्सा संसारलाई चिनाउन सक्षम छ हाम्रो भन्सा संसार हाम्रो पहिलो काम हो राष्ट्रप्रतिको जिम्मेवारी हाम्रो सेवाको आधार हो राष्ट्रप्रतिको जिम्मेवारी हाम्रो सेवाको आधार हो हाम्रो भन्सा प्रभावकारी सेवा दिन हामी प्रतिबद्ध छौँ बाहिर व्यापार प्रोत्साहन गर्ने हामी प्रमुख अङ्ग हौ वैध व्यापार हाम्रो हो नेपालमा अतिथिको भन्सार स्वागत द्वार हो नेपालमा आउने अतिथिको भन्सार स्वागत द्वार हो मालिक सेवा दिन प्रतिबद्ध छ भन्सार आधुनिक सेवा दिन प्रतिबद्ध छ भन्सार विश्व भन्सार सङ्गठनको सदस्य राष्ट्र नेपाल विश्व भन्सार इतिहास बोकेको यो नेपालको भन्सार संसारलाई चिनाउन सक्षम छ हाम्रो भन्सार संसारलाई चिनाउन सक्षम छ हाम्रो भन्सार हाम्रो भन्सार